चितवनको नयाँ अध्यक्षमा सूर्य ढकाल भएका छन् सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णका अनुसार चितवनमा रहेका दुई विवादित समितिलाई विघटन गर्दै ढकाल अध्यक्षमा मनोनयन गरिएको हो यसको औपचारिक घोषणा पनि आज दिउँसो गरिने अध्यक्षले जानकारी दिनुभयो ढकाल पश्चिम चितवन गुन्सनगरका बासिन्दा हुन् काठमाडौँको सरस्वती क्याम्पसमा अध्ययनरत ढकाल गएको सोभि निर्वाचनमा संघका तर्फबाट सचिव पदका प्रत्याशी थिए उनलाई एक महिनाभित्र चितवनको जिल्ला अधिवेशन गराउने जिम्मेवारीको साथ नयाँ अध्यक्ष चयन गरिएको हो यसअघि अधिवेशनको विवादलाई लिएर उत्तम जोशी र अरुणेश्वर खनालले आफूलाई अध्यक्षको दावी गर्दै आइरहेका छन् केन्द्रीय अध्यक्ष कर्णका अनुसार दुवै समितिलाई विघटन गरेर अधिवेशन गर्ने पुरानो अवस्थामा प्रसङ्गलाई पुर्याइएको बताउनुभयो निर्वाचन क्षेत्र निर्धारण आयोगले आज दलहरूसँग छलफल गर्दैछ निर्वाचन क्षेत्र निर्धारणको आधार आयोगले गरेको तयारीसहितका विषयमा आयोगले छलफल गर्नेछ आज एकीकृत नेकपा माओवादी नेपाली कङ्ग्रेस र नेकपा दललाई छलफलको लागि बोलाएको छ आयोगको जनसङ्ख्यालाई क्षेत्र निर्धारणको पहिलो आधार बनाउने तयारी गरेको छ आयोगका सदस्य डम्बर चेम्जोङले आयोगले गरेको प्रारम्भिक अध्ययनका आधारमा आयोगको धारणा राख्ने र दलहरूको सुझाव लिने जानकारी दिनुभयो उहाँका अनुसार विगत संविधान सभा प्रति प्रतिनिधित्व गरेको चौतिस दलमध्ये दुई चरणका आयोगले छलफल गर्न लागेको हो छलफल दिउँसो एक बजेपछि आएको कार्य नयाँ बानेश्वरमा हुनेछ पोखरामा जारी नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा आज पनि सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने भएको छ हिजोसम्म पचासजना भन्दा बढीले धारणा राखिसकेको र आज बाँकी सदस्यहरूले अध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापाको प्रतिवेदनमा माथि प्रतिवेदनमाथि भनाई राख्नुहुनेछ हिजोसम्म बोले सबैजसो सदस्यहरूले अब निशस्त्र रूपमा सहरी विद्रोह गर्नुपर्ने बताएका छन् सदस्यहरूले पार्टी विभाजन अबको कार्यदिशा के का लागि त्यो पनि प्रश्न पार्न प्रश्न पान नेतृत्वलाई दबाव दिएका छन् बैठकमा आगामी संविधान सभाको औचित्य पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा छलफल हुने पोलिट ब्युरो सदस्य हरिभक्त कडेले जानकारी दिनुभयो बैठकमा अध्यक्ष वैद्यसँगै महासचिव रामबहादुर थापाले संगठन र संघर्ष सम्बन्धी छुट्टै प्रस्ताव पेश गर्नुहुनेछ चार दिनसम्म चल्ने बैठकमा केन्द्रीय पूर्ण र वैकल्पिक सदस्य र सल्लाहकारहरूको सबै सहभागिता रहेको माओवादीले जनाएको छ कृषि मन्त्रालय र विज्ञहरूको सहभागितामा तयार गरिएको बीस वर्षे कृषि रणनीतिको मस्यौदा आज सरकारलाई बुझाइँदैछ वर्ष वर्षअघि नेपालको कृषिको सुधारका लागि बनाएको कृषि योजनाको म्याद सकिँदै गर्दा सरकारले दस वर्ष कार्ययोजना सहितको बीस वर्षे रणनीतिको मस्यौदा तयार भएको छ करिब एक वर्षअघि सरकारले एसियाली विकास ब्याङ्कसँग सम्झौता गरी केही अन्तर्राष्ट्रिय दात्री निकायको सहयोगमा कृषि रणनीति बनाउने योजना सुरु भएको थियो आज दिउँसो तीन बजे मस्यौदा कृषि सहकारी मन्त्री टेकबहादुर घर्तीलाई बुझाइने कार्यदलले जनाएको छ शहीद दशरथ चन्दको एक सय दसौँ जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ राणा शासन विरुद्ध विद्रोह गरेका चन्दलाई तत्कालीन राणा शासनको मृत्युदण्ड दिएका थिए विक्रम सम्मत उन्नाइस सय साठी सालासारमा बैतडीको बस्कोटमा जन्मिएका चन्दलाई शहीद माइला पनि भन्ने गरिन्छ उहाँको विक्रम सम्मत उन्नाइस सय सन्तानब्बे माघ पन्ध्र गते तत्कालीन सरकारबाट हत्या भएको थियो उहाँले मानविकी तथा समाजशास्त्रमा भारतको बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो बनारसमा पढ्दै उहाँले महात्मा गान्धीले भारतमा सुरु गरेको सत्याग्रहमा सक्रिय सहभागिता जनाउनु भएको थियो राणा शासन विरुद्ध आन्दोलन गरिरहेको नेपाल प्रजा परिसरमा आबद्ध भएर उहाँले शिवसिंह छोदमानबाट राणा विरोधी लेख रचना समेत प्रकाशित गर्नुहुन्थ्यो देश र जनताको मुक्तिका लागि आफ्नो प्राण आहुति दिने शहीद दशरथ चन्दको सम्झनामा जन्म जयन्ती मनाउन थालिएको हो पाकिस्तानका दुई छुट्टा छुट्टी स्थानमा भएको बम विस्फोटमा पैँतालिस जनाको मृत्यु भएको छ भने अन्य कयौं घाइते भएका छन् एक सिया मस्जिदलाई लक्षित गरिएको एउटा शहरमा विद्रोहीले गराएको बम विस्फोट र कम्तीमा अठाइसजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् त्यसअघि पेसावर सहरमा एक सैनिक अड्डालाई लक्षित गरी गरिएको बम आक्रमणमा बालबालिका सहित सत्र जना मारिएका छन् यसअघि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले चरमपन्थीका विरूद्ध नयाँ जोश र कडाईको साथ लागि पनि बताए लगतै यी घटना भएका हुन् अहिले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन पनि पाकिस्तान भ्रमणमा हुनुहुन्छ कन्फेडरेसन कप फुटबलको उपाधि ब्राजिलले जितेको छ आज बिहान रियो रियोको स्टाडियो माराकानामा भएको खेलमा घरेलु टोली ब्राजिलले स्पेनलाई तीन शून्यले हराउँदै उपाधिमा हात गरेको हो खेलको दोस्रो मिनटमा नै फ्रेडको गोलबाट अग्रता लिएको ब्राजिलका लागि नेमारले चौवालिस मिनट गोल गर्दै दुई शून्यको अग्रता दिलाए दोस्रो हाफ सुरु भएको दुई मिनटपछि नै फ्रेडले अर्को गोल गर्दै टिमलाई प्रष्ट जित दिलाए ब्राजिलले स्पेनको लगातार उनातिसौँ खेलसम्म अपराजित यात्रामा पनि पूर्ण विराम लगाइदिएको छ खेलमा स्पेनले गोल गर्ने धेरै प्रयास विफल भएको थियो स्पेनले दोस्रो हाफमा पाएको पेनाल्टी पनि सर्जियो रामोसले मिस गरेका थिए हारसँगै पहिलो पटक उपाधि जित्ने स्पेनको सपना सफल हुन सकेन ब्राजिलले उरुग्वेलाई र स्पेनले इटलीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् यसैबीच आइतबार राति तेस्रो स्थानको लागि भएको खेलमा इटलीले उरुग्वेलाई हराएको छ र त्रिदेशीय क्रिकेट श्रृङ्खला अन्तर्गत आइतबार रातिको खेलमा भारत वेस्ट इन्डिजसँग एक एक विकेटले पराजित भएको छ भारतले दिएको दुई सय उनातिस रनको लक्ष्य वेस्ट इन्डिजले नौ विकेटको क्षतिमा सडचालिस दशमलव चार ओभर खेलेर भेटायो वेस्ट इन्डिजका जोन्सोन चार्लेले सन्तानब्बे ड्यारेन ब्राभोले पचपन्न र ड्यारेन माली साम्मीले उनातिस रन बनाए भारतका लागि उमेश यादवले तीन विकेट लिए पनि त्यो जितका लागि पर्याप्त भएन भारतका रविचन्द्र अश्विन र शान्त शर्माले समान दुई दुई तथा सुरेश रैना र भुवनेश्वर कुमारले समान एक एक विकेट विकेटले टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय उनातिस रन मात्र बनाउन सक्यो हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार